सूचना र सन्देश संस्कृतिको सम्भार सूर्योदय एफएम चौरानब्बे मेगा सूर्योदय एफएम चौरानब्बे मेगा हिमाल पहाड मधेस तराई हरे ठाउँ छाउने सूर्योदय एफएम सुनेपछि सबै कुरा पाउने सूर्योदय एफएम सुनेपछि सबै कुरा पाउने जातीयताको मलम अझै लाउँदैछ किन समाज जातीयताको मलम अझै लाउँदैछ किन समाज पुरातनवादी सोचहरू छाउँदैछ किन समाज जातीयताको मलम अझै लाउँदैछ किन समाज अमान्य छ जुन कानुनले भनिसक्यो जातीयताको मलम अझै लाउँदैछ किन समाज पुरातनवादी सोचहरू छाउँदैछ किन समाज अमान्य छ जुन कानुनले भनिसक्यो पहिले छुत अछुत भनी रेख देखाउँदैछ किन समाज जातीयताको मलम अझै लाउँदैछ किन समाज पुरातनवादी सोचहरू छाउँदैछ किन समाज नमस्कार तथा साहित्यिक अभिवादन कार्यक्रम साहित्यिक यात्राको आजको बसाइमा भाइ सागर परियारको यो मुक्तक सँगसँगै कार्यक्रम साहित्यिक यात्राको आजको बसाइमा सूचना सन्देश र संस्कृतिको सम्वाहक सामुदायिक रेडियो सूर्योदय एफएम चौरानब्बे मेगाहर्जको साहित्यिक बसाई कार्यक्रम साहित्यिक यात्रामा उपस्थित भइसकेका छौँ प्रविधिमा छन् सहकर्मी साथी पनि भन्नुपर्ने हुन्छ सँगसँगै भाइ सागर परियार भने आवाजमा म बसन्त श्रेष्ठ विभिन्न नाराहरूले मनाइएको छ देशमा विभिन्न खालका परिवर्तनका केवल खेसरा भाषणहरू भाषणहरू चाहिँ छाटिएका छन् अथवा भनौँ भाषणमा भन्नुपर्छ कि सीमित रहेको छ पछिल्लो समयमा छुवाछुत प्रतिको दृष्टिकोण हामीले सुध्रियो भन्न सक्छौँ तर त्यो खालको दृष्टिकोण चाहिँ हाम्रो समाजमा अझ पनि जीवित छ यही भावलाई यही पारालाई समावेश गरिएको सहकर्मी साथी भाइ पनि भन्नुपर्ने हुन्छ सागर परियारको यो मुक्तको उत्थान गरेको थिएँ कार्यक्रम साहित्यिक यात्राको आजको बसाइमा हामी कार्यक्रम साहित्यिक यात्रामा तपाईँका साहित्यिक बानकीहरूलाई लिएर उपस्थित भइसकेका छौँ सँगसँगै हामीले तपाईँका साहित्यिक रचनाहरू प्रत्यक्ष टेलिफोन मार्फत पनि सुन्नेछौँ आम साहित्यिक स्रष्टाहरूमा आज पुर्याउनेछौँ त्यो खालको धोको लिएर उपस्थित भइसकेका छौँ यसर्थ तपाईँ आउन सक्नुहुनेछ आफ्ना साहित्यिक रचनाहरू लिएर हाम्रो स्टुडियोको टेलिफोन नम्बर शून्य सतहत्तर चार बिस शून्य पैँतिसको बाटो भएर सम्पूर्ण साहित्यिक स्रष्टा अनि सर्जकहरूको एउटै बसाई साहित्यिक विषयहरूमा रहेर भलाकुसारी गर्ने व्यवसाय हामीले कुनै दिन साहित्यिक स्रष्टाहरूलाई ल्याउने गर्छौँ कुनै दिन तपाईँका साहित्यिक रचनाहरूलाई उठान गर्ने गर्छौँ सँगसँगै हामीले कुनै कुनै दिनमा साहित्य भनेको के हो र यो साहित्यलाई कसरी रचना गर्ने भन्ने विषयमा पनि छलफल गर्ने गर्छौँ कार्यक्रम साहित्यिक यात्रामा आजको कार्यक्रम साहित्यिक यात्राको सुरुवातमा सुनौँ एउटा साङ्गीतिक आवाज तपाईँ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर शून्य सतहत्तर चार बिस शून्य पैँतिसको बाट भएर आउँदै गर्नुहोस् मैले छोएको पानी चल्दैन मैले छोएको अझै घटेको छैन समाजमा हो जीवित छ प्रथा अझै घटेको छैन समाजमा चेतनाको रूप दियो खटेको छैन समाजमा हो जीवित छ प्रथा अझै घटेको छैन समाजमा केवल आदर्शमा सीमित रहँदा भाषणहरू केवल आदर्शमा सीमित रहँदा भाषणहरू साँच्ची कुराहरू मटेको छैन समाजमा हो जीवित प्रथा अझै घटेको छैन समाजमा चेतनाको रूप दियो खटेको छैन समाजमा सुरुवातमै सुनिसकेका छौँ एउटा साङ्गीतिक आवाज अलिकति समय सापेक्ष पनि भन्नुपर्ने हुन्छ यो आवाज उठाएका थिए भाइ सागर फरियारले हामी कार्यक्रम साहित्यिक यात्रामा तपाईँका साहित्यिक रचनाहरू उठान गर्नको निमित्त आतुर छौँ तपाईँका साहित्यिक रचनाहरूलाई स्थान दिनको निमित्त आतुर छौँ हामी तपाईँको त्यो प्रतीक्षाको घडीलाई समेत मेटाइसकेका छौँ यसर्थ यति बेला कहीँ स्रष्टा हुनुहुन्छ कहाँदेखि को हुनुहुन्छ उहाँलाई ढिला नगरी स्वागत गरौँ हजुर नमस्कार नमस्कार कहाँदेखि को बोल्नुभयो बागलुङदेखि बाघी भन्नुभयो हजुर तपाईँको शुभ नाम के भन्नुभयो मेरो नाम शाह हो थम्मनवीर शाह भन्नुभयो हजुर हाम्रो नियमित स्रष्टा हजुर अलिकति तपाईँको टेलिफोनमा अलिकति समस्या आएको छ यसर्थ हामी तपाईँको आवाज सहजै सुन्न सकिराखेका छैनौँ थम्मनजी हजुर अनि के ल्याउनु भएको छ कार्यक्रम साहित्यिक यात्राको लागि साहित्यिक बानकी मैले एउटा मैले एउटा कविता ल्याएको छु सर सुरु गर्न सक्नुहुन्छ आफ्नो कवितालाई हजुर यो यो कविता एउटा काल्पनिक कविता हो यो कविताको शीर्षक छ सारो साथीलाई चिठी सुरु गर्न सक्नुहुन्छ आफ्नो रचना श्रीमान साथी श्याम कुमार महा म हजुरको प्यारो हृदय सम्मानको सादर सम्झना कोही माथिको नमस्कार श्यामा दाजुलाई पनि बिन्ती गर्छु परदेशी म थम्मनको सम्झना गर्नु भने नाथजीका कृपाले गर्दा कृपाले गर्दा म यहाँ आरामै रही हजुर खम्मनवीर शाह हुनुहुन्थ्यो अलिकति विदेशीयको प्रसङ्गलाई जोड्दै हुनुहुन्थ्यो नेपाल आफैमा हामीले विविध संस्कृतिहरूद्वारा सम्पन्न छ भनेर हामीले गर्व गरिरहन्छौँ हामी आफैमा सार्वभौम छौँ अथवा भनौँ हामी सम्पन्न छौँ भनेर गर्व गरिरहँदा विपन्नता त्यहाँनिर छाइरहन्छ ताकि हामी विदेशमा जानुपर्ने हुन्छ र सोही भावलाई यहाँनिर समावेश गरेर आफ्नो रचना उठान गर्दै हुनुहुन्थ्यो थम्मन वीर शाह हुनुहुन्थ्यो आफ्नो नाम थम्मन वीर शाह भनेर जोड्नु भएको थियो अर्घाखाँचीको बाँकीबाट यति नै बेला कोही श्रष्टा हुनुहुन्छ यसर्थ उहाँलाई पनि स्वागत गरौँ हजुर नमस्कार हाम्रो पनि साहित्यिक अभिवादन छ हाम्रो अभागी गौतमज्यूलाई यति बेला कहाँ हुनुहुन्छ अभागीजी हजुर म अहिले सत्र भन्दैछु यतिखेर छत्रगञ्जमै हुनुहुन्छ हजुर हजुर अनि के ल्याउनु भएको छ हाम्रो नियमित स्रष्टा मैले गजल लिएर आएको छु सुरु गर्न सक्नुहुन्छ आफ्नो गजललाई हस् थ्याङ्क यू पहिले भन्या भए हुन्थ्यो अन्तै माया लाग्छु भने पहिल्यै भन्या भए हुन्थ्यो अन्तै माया लाग्छु भने उसै चित्त जीवन जिउने मैले कसम खाछु भने उसै सित जीवन जिउने मैले कसम खाछु भने कुवा कहाँ धाउँछ र प्यासी आफै धाउनुपर्छ कुवा कहाँ धाउँछ र प्यासी आफै धाउनुपर्छ भने हुन्छ उसलाई भेट्न रात बिहान गाछु भने भने हुन्छ उसलाई भेट्न रात बिहान गाछु भने सारा उसलाई नै दे जस्तो लाग्छ सारा खुसी उसले नै दिए जस्तो लाग्छ मलाई बयान गरे के भएर अङ्गालो नै पाछु भने बयान गरे के भएर अङ्गालो नै पाछु भने गर्यो होला मौज मस्ती दुवै मन मिलेपछि गर्यो होला मौज मस्ती दुवै मन मिलेपछि भन्दै थियो उसलाई मैले मियो माझै बाँच्छु भने भन्दै थियो उसलाई मैले मियो माझै बाँच्छु भने तैलाई भने हुन् भने भए हुन्थ्यो अन्तै माया लाग्छु भने तैले भन्या भए हुन्थ्यो अन्तै माया लाग्छु भने उसै चित्त जीवन जिउने मैले कसम खाछु भने उसै चित्त जीवन जिउने मैले कसम खाछु भने हजुर यति नै धन्यवाद केवल दुई दिनलाई जोस दिनु व्यर्थ हुन्छ केवल दुई दिनलाई जोस दिनु व्यर्थ हुन्छ मन जितेर सबको होस लिनु व्यर्थ हुन्छ केवल दुई दिनलाई जोस लिनु व्यर्थ हुन्छ मन मिलाई मोज मस्तीमा बसे केवल मन मिलाई मोज मस्तीमा बसी सबको ध्यान अनि खोस लिनु व्यर्थ हुन्छ केवल दुई दिनलाई जोस दिनु व्यर्थ हुन्छ मन जितेर सबको होस लिनु व्यर्थ हुन्छ यति नै बेला हुनुहुन्थ्यो हाम्रो सम्पर्कमा अभागी गौतम हुनुहुन्थ्यो अर्घा खाँचीको छत्रगञ्जबाट हाम्रो नियमित स्रष्टा भन्नुपर्ने हुन्छ तपाईँ पनि यसरी नै आउन सक्नुहुनेछ यति नै बेला कोही स्रष्टा हुनुहुन्छ उहाँलाई ढिला नगरी स्वागत गरौँ हजुर नमस्कार हजुर नमस्कार कहाँदेखिको बोल्नुभयो हजुर म अर्घा खाँचीको पालीदेखि विनोद श्रेष्ठ पालीदेखि विनोद श्रेष्ठ हजुर दोस्रो पटक सहभागिता जनाउँदै हुनुहुन्छ हजुर तेस्रो पटक भन्दै हुनुहुन्छ विनोदजी अनि के ल्याउनु भएको छ कार्यक्रम साहित्यिक यात्राको लागि साहित्यिक बानकी हजुर म गजल लिएर आएको छु अहिले आफ्नो गजललाई ढिला नगरी सुरुवात गर्न सक्नुहुन्छ हजुर धन्यवाद सुरु गर्छु ल सम्झ साथी सङ्घर्ष नै जीवनको पाटो हुन्छ सम्झ साथी सङ्घर्ष नै जीवनको बाटो हुन्छ बोल्न हाँस्न डराउने त यथार्थमै लाटो हुन्छ एक्काइसौँ शताब्दीले स्वार्थी समाज निर्माण गर्यो दुःखसँगै जुद्धा जुद्धै बल्ल मानिस बाटो हुन्छ बोल्न हाँस्न डराउने यथार्थमै लाटो हुन्छ जति दुःख गरे पनि हरेस खानु राम्रो होइन जति दुःख परे पनि हरेस खानु राम्रो होइन पछि फेरि सुख मिल्छ त्यही दुःखको साटो हुन्छ दुःखसँग जुद्धा जुद्दै बल्ल मानिस बाटो हुन्छ सङ्घर्ष गर्न नसक्ने त वास्तविकमै कायर हुने सङ्घर्ष गर्न नसक्ने त वास्तविकमै कायर हुने सफलता नै सफलताको एउटा सुन्दर बाटो हुन्छ पछि फेरि सुख मिल्छ त्यही दुःखको साटो हुन्छ दुःखसँग जुद्धा जुद्दै बल्ल मानिस बाटो हुन्छ बोल्न हाँस्न डराउने यथार्थमै लाटो हुन्छ सम्झ साथी सङ्घर्ष नै जीवनको पाटो हुन्छ धन्यवाद हो सङ्घर्ष जीवनको पाटो भएर जान्छ हो सङ्घर्ष जीवनको पाटो भएर जान्छ एकाग्र हुँदा हुँदै सबको बाटो भएर जान्छ हो सङ्घर्ष जीवनको पाटो भएर जान्छ सङ्घर्ष गर्दा गर्दै अघि बढेपछि सङ्घर्ष गर्दा गर्दै अघि बढेपछि नसके त्यही एउटा खाटो भएर जान्छ हो सङ्घर्ष जीवनको पाटो भएर जान्छ एकाग्र हुँदा हुँदै सबको बाटो भएर जान्छ हामी कार्यक्रम साहित्यिक यात्रामा छौँ तपाईँका प्रत्यक्ष टेलिफोनहरू लिइराखेका छौँ र हामीलाई तपाईँका साहित्यिक रचनाहरू पनि छन् हामी तिनलाई पनि स्थान दिनुपर्ने हुन्छ म एउटा मुक्तको उठान गर्न चाहन्छु पठाउनु भएको छ विक्रम पाण्डे समानताले अर्घा खाँचीको दिभर्नाबाट म जल्नेछु तब ताली बजाएर बस्नु दनदनी बल्नेछु तब ताली बजाएर बस्नु म जल्नेछु जब ताली बजाएर बस्नु सखाब हुँदैछ मेरो चिता खुसी हुँदैनौ थाहा छ मलाई सखाप हुँदैछ मेरो चिता खुसी हुँदैनौ मलाई थाहा छ खरानी झैँ गल्नेछु ताली बजाएर बस्नु म जल्नेछु तब ताली बजाएर बस्नु दन्दनी बल्नेछु तब ताली बजाएर बस्नु हामीलाई मुक्तक पठाउनु भएको थियो अर्घाखाँचीको डिभर्नाबाट विक्रम पाण्डे समानताले आफ्नो साहित्यिक रचना पठाउने गर्नुहुन्छ हामीलाई नियमित रूपमा पठाउने गर्नुहुन्छ तपाईँ पनि यसरी नै आफ्ना साहित्यिक रचना पठाउन सक्नुहुनेछ यति नै बेला कहीँ श्रेष्ठ हाम्रो सम्पर्कमा हुनुहुन्छ यसर्थ उहाँलाई ढिला नगरी स्वागत गरौँ हजुर नमस्कार हजुर नमस्कार कहाँदेखि को बोल्नुभयो ए हजुर म पालेदेखि एमडी तपाईँको शुभ नाम के भन्नुभएको छ कृपया तपाईँको नजिकै रेडियो बजिराखेको छ कृपया त्यसलाई सानो बनाइदिनु होला एमडी सबर खान भन्नुभयो एमडी एमडी सबर खान भन्नुभयो हजुर के गर्दै हुनुहुन्छ एमडी सबर खानजीले तपाईँको त्यो नजिकै अलिकति रेडियो बजिराखेको छ हामीले तपाईँको आवाज सुन्न अलिकति असहज भइराखेको छ एमडीजी हजुर हजुर कृपया त्यसलाई अलिकति सानो बनाइदिनु होला ए ल ल हुन्छ सानो अनि के ल्याउनु भएको छ सानो भावना छ सुरु गर्न सक्नुहुन्छ आफ्नो साहित्यिक रचनालाई हुन्छ है सर यसो गर्छु फुल जस्तो मुस्कान तिम्रो सागर जस्तो भावना फुल जस्तो मुस्कान तिम्रो सागर जस्तो भावना दिँदैछ सन्देश तिमीलाई जीवनको पहिलो शुभकामना दिँदैछ सन्देश तिमीलाई जीवनको पहिलो शुभकामना आँखामा आँसु भए पनि ओठमा मुस्कान छरिदेऊ आँखामा आँसु गए पनि आफ्नो मुस्कान छोडिदेऊ बानी भए पनि सम्झिने कोसिस गरिदियो हजुर त्यही याद गर्नुहोला केवल त्यो मुस्कानले रुवाउला याद गर्नुहोला केवल त्यो मुस्कानले रुवाउला घरि घरि सम्झी हिँड्ने बलवानले रुवाउला याद गर्नुहोला केवल त्यो मुस्कानले रुवाउला जीवनमा यात्रा गर्दा गर्दै जीवनमा सँगसँगै यात्रा गर्दा गर्दै केवल पुँजी हिँड्ने भगवानले रुवाउला याद गर्नुहोला केवल मुस्कानले रुवाउला याद गर्नुहोला केवल मुस्कानले रुवाउला यति नै बेला हुनुहुन्थ्यो अर्घाखाँचीको पालीबाट एमडी सबर खान हुनुहुन्थ्यो अलिकति उहाँको आवाज हामीले प्रष्टसँग सुन्न सकिराखेका थिएनौँ यसर्थ तपाईँ हाम्रो सम्पर्कमा आउँदा अलिकति टेलिफोनको उपलब्धता अथवा भनौँ जहाँनिर प्रष्टसँग टिप्छ त्यहाँनिरबाट हामीलाई सम्पर्क गरिदिनु भयो भने हामी तपाईँको आवाजलाई सहजै सुन्न सक्नेछौँ जसले गर्दा हामी तपाईँका साहित्यिक रचना सुन्न समेत सहयोग गर्नेछ यति नै बेला कहीँ श्रष्टा हुनुहुन्छ यसर्थ उहाँलाई ढिला नगरी स्वागत गरौँ हजुर नमस्कार नमस्कार कहाँदेखि को बोल्नुभयो नुवाकोटबाट अच्युत गौरे गैरे भन्नुभयो हजुर के गर्दै हुनुहुन्छ अच्युतजी कार्यक्रम सुन्दै बसिरहेको सुन्नुको अलावा चाहिँ के गर्नुहुन्छ स्टडी अवश्य पनि अध्ययन कतिमा पुर्याउनु भयो सेकेन्ड इयर तपाईँको अध्ययन राम्रोसँग बितिराखेको छ यद्यपि चलिराखेको छ हामी यसरी बुझौँ अनि के ल्याउनु भएको छ कार्यक्रम साहित्यिक यात्राको लागि साहित्यिक बानकी मुक्तक सुरु गर्न सक्नुहुन्छ थ्याङ्क तिमी चौर दुःख पीडा बिसाउन पाएको छु फकाउने तिमी चौर पो रिसाउन पाएको छु फुल भए फुलसँगै डाली पनि प्यारो हुन्छ मन परेको मान्छेको त गाली पनि प्यारो हुन्छ प्रेमको भारी बिसाउँदा गल्ती होला याद गर्नुहोस् प्रेमको भारी बिसाउँदा गल्ती होला दुई खोलीको पानी सरी मिसाउँदा गल्ती होला प्रेमको भारी बिसाउँदा गल्ती होला भनिन्छ जीवन दुई मुटुको सङ्घार हो भनिन्छ जीवन दुई मुटुको सङ्घार हो त्यसरी नै आफैलाई पिसाउँदा गल्ती होला प्रेमको भारी बिसाउँदा गल्ती होला प्रेमको भारी बिसाउँदा गल्ती होला यति नै बेला हाम्रो सम्पर्कमा कहीँ स्रष्टा हुनुहुन्छ उहाँलाई पनि ढिला नगरी स्वागत गरौँ हजुर नमस्कार नभन्दै उहाँसँगको टेलिफोन सम्बन्ध विच्छेद भइसकेको छ म मुक्तक उठान गर्न चाहन्छु पठाउनु भएको छ कृष्ण श्रेष्ठले अर्का खाँचीको डिभर्नाबाट डिभर्ना छ झेडी ठुटे पिपल लेख्नुभएको छ हाल चाहिँ मुम्बई इन्डिया भनेर उल्लेख गर्नुभएको छ मलाई न तिखो बाणले हान्दा निराश भए मलाई न तिखो बाणले हान्दा निराश भए ज्यानलाई छोडी अरूलाई ठान्दा निराश भए मलाई न तिखो बाणले हान्दा निराश भए माया गर्छु उसलाई जीवनभरि हजुर माया गर्छु उसलाई जीवनभरि हजुर मलाई छोडी अरूसँग हिँड्दा निराश भए मलाई न तिखो बाणले हान्दा निराश भए ज्यानलाई छोडी अरूलाई ठान्दा निराश भए हामी कार्यक्रम साहित्यिक यात्रामा छौँ तपाईँका साहित्यिक रचनाहरूलाई स्थान दिइराखेका छौँ तपाईँले फेसबुक मार्फत पठाउनुभएका तपाईँले पत्र मार्फत पठाउनुभएका सँगसँगै तपाईँका प्रत्यक्ष टेलिफोन सम्पर्क पनि लिइराखेका छौँ यति नै बेलाको यस राष्ट्र हुनुहुन्छ भन्दै हुनुहुन्छ प्रविधिबाट यसर्थ उहाँलाई पनि स्वागत गरौँ हजुर नमस्कार नमस्कार कहाँदेखि को बोल्नुभयो म कृष्ण प्रसाद भूषाल कृष्ण प्रसाद भूषाल भन्नुभयो हजुर के गर्दै हुनुहुन्छ कृष्णजी म अहिले इलेभेनको इक्जाम दिएर बसेको कक्षा एघारको परीक्षा दिएर बस्नु भएको छ कस्तो भएको छ तपाईँको परीक्षा राम्रो भएको छ अनि के ल्याउनु भएको छ कृष्णजी आज मुक्तक सुरु गर्न सक्नुहुन्छ जब मैले तिमीलाई भेट्दा बोल्न मन लाग्यो जब मैले तिमीलाई भेट्दा बोल्न मन लाग्यो तिम्रो त्यो मुहारामा हेर्न मन लाग्यो जब मैले तिमीलाई भेट्दा बोल्न मन लाग्यो सधैँभरि माया गाँच्ने रहर थियो मलाई सधैँभरि माया गाँच्ने रहर थियो मलाई तिम्रो त्यो मुहारा तिम्रो त्यो यादले मलाई भुटुक्कै बनायो जब मैले तिम्रो भेट्दा बोल्न मन लाग्यो संसारकै राजकुमारी ठानेको थियो तिमीलाई संसारकै राजकुमारी ठानेको थियो तिमीलाई तर आज वियोगले मलाई भुटुक्कै बनायो तिम्रो त्यो मुहारामा हेर्न मन लाग्यो हजुर ओ भेट हुँदा मनका कुरा बोल्न मन लाग्छ स्वाभाविक पनि हो ओ भेट हुँदा मनका कुरा बोल्न मन लाग्छ मनमा भएका कुराहरू खोल्न मन लाग्छ हो भेट हुँदा मनका कुरा बोल्न मन लाग्छ संसार कि सुकुमारी ठान्दा एक्लै अर्कोलाई संसारकी सुकुमारी ठान्दा एकले अर्कोलाई धोका दिए यदि उसलाई डोल्न मन लाग्छ हो भेट हुँदा कसैसँग बोल्न मन लाग्छ मनमा भएका सबै कुरा खोल्न मन लाग्छ यति नै बेला हुनुहुन्थ्यो अर्का खाँचीको सन्धि खर्क सङ्खेटारीबाट हुनुहुन्थ्यो कृष्ण भूषाल हुनुहुन्थ्यो आफ्नो मुक्तको ठान गर्नुभएको छ अलिकति लेख्ने प्रयास गर्नुभएको छ सम्पूर्ण पक्ष त एकै समयमा नमिल्न पनि सक्छ किनकि यो यात्रा हो यो यात्रामा तपाईँ तरङ्गित हुँदाहुँदै तपाईँ हामीमा त्यो खालको क्षमताको विकास हुनेछ हामी यो आशा गरौँ यो अपेक्षा गरौँ म गजल उठान गर्न चाहन्छु त्योभन्दा पहिला चाहिँ कहीँ स्रष्टा हुनुहुन्छ यस अर्थ उहाँलाई ढिला नगरी स्वागत गरौँ हजुर नमस्कार हजुर नमस्कार कहाँदेखि को बोल्नुभयो हेलो कहाँदेखि को बोल्नुभयो मित्र बाँगीदेखि पदम तुफान खनाल बाँगीदेखि पदम तुफान खनाल पदम तुफान खनाल भन्नुभयो पदम पदमजी हजुर अनि के ल्याउनु भएको छ कार्यक्रम साहित्यिक यात्राको लागि साहित्यिक बानकी गजल सुरु गर्न सक्नुहुन्छ आफ्नो गजललाई हुन्छ मनन्तै मुखेता दिएर मनन्तै मुखेता दिएर फगतको सुर्ताली थिएर फगतको सुर्ताली थिएर पक्यो मेरो चाहना होइन क्यारे तिमीसँग छुट्टिनलाई मेरो चाहना होइन क्यारे तिमीसँग छुट्टिनलाई रात दिन हाँसु बगाए जिएर फगतको सुर्ताली थिएर देवता पनि खेल्छन् अरे विरादेखि देवता पनि खेल्छ तर पिरतीको खेल हारेपछि पुरस्कार लिएर पनि रात दिन हाँसु भयो है जिएर पनि एकचोटि आउँछ भन्थे एकचोटि आउँछ भन्थे सबसे पालो नसा पनि मौका बिना पिएर पनि हारेपछि पुरस्कार लिएर पनि मुख्यता दिएर फगतको सुर्ताली हजुर नै मन चुडेर जानेहरू बाचा दिन्छन् यहाँ मन चुडेर जानेहरू बाचा दिन्छन् यहाँ केही दिनमा कति धेरै खाँचा दिन्छन् यहाँ मन चुडेर जानेहरू बाचा दिन्छन् यहाँ केवल सपनाहरूको धुरी बनाउँदै बनाउँदै केवल सपनाहरूको धुरी बनाई बनाई आफैमा केवल त्यस्ता खाँचा दिएर जान्छन् मन चुडेर जानेहरू बाचा दिएर जान्छन् मन चुडेर जानेहरू बाचा दिएर जान्छन् यति नै बेला हुनुहुन्थ्यो पदम तुफान भनेर उल्लेख गर्नुभएको थियो आफ्नो नाम बाँकीबाट हुनुहुन्थ्यो यति नै बेला अर्को स्रष्टा हुनुहुन्छ यस अर्थ उहाँलाई ढिला नगरी स्वागत गरौँ हजुर नमस्कार कहाँदेखि को बोल्नुभयो कहाँदेखि भन्नुभएको छ सन्धिखर्कबाट के मगर भनिराख्नु भएको छ अलिक ठुलो स्वरमा बोलिदिनु होला इनिका के भन्नुभयो इनिका मगर भन्नुभयो अनि के ल्याउनु भएको छ सुरु गर्न सक्नुहुन्छ आफ्नो मुक्तकलाई

सपनाहरू देखाउनेले धोका दिएर जालन केवल मनमा उही एउटा जोखा दिएर जालान् सपनाहरू देखाउनेले धोका दिएर जालान् मन एउटासँग मुटु अर्कैसँग भएपछि मन एउटासँग अनि मुटु अर्कैसँग भएपछि केवल धोकाहरूको पोका दिएर जालन सपनाहरू देखाउनेले धोका दिएर जालन सपनाहरू देखाउनेले धोका दिएर जालान् हामी कार्यक्रम साहित्यिक यात्राको अन्त्यतिर आइसकेका छौँ हामीलाई समयले नेटो काटिसकेको छ त्योभन्दा पूर्व म एउटा गजल उठान गर्न चाहन्छु पठाउनु भएको छ मोहन निश्चलले अर्घाखाँचीको छत्रगञ्जबाट हाल चाहिँ इन्डिया भनेर लेख्नु भएको छ भारत उल्लेख गर्नुभएको छ कोरी रहस्यका पठाएको छु खाममा आमा कोरी रहस्यका पठाएको छु घाममा आमा ढुङ्गा गिटी फोर्ने गर्छु टन्टलापुर घाममा आमा कोरी रहस्यका पठाएको छु घाममा आमा आठ घन्टा ड्युटी भने गरेको छु सोह्र घन्टा आठ घन्टा ड्युटी भने गरेको छु सोह्र घन्टा खटेको छु जेन्तेन रातको दिन साममा आमा कोरी रहस्यको पठाएको छु खाममा आमा ढुङ्गा गेटी फोर्ने गर्छु टन्टलापुर घाममा आमा चोट लाग्छ अय्या भन्छु दुख छ जीव सिर पाउ चोट लाग्छ अय्या भन्छु दुख छ सिर पाउ दबाई मुलो गर्नु छैन राता निला डाममा आमा कोरी रहस्यका पठाएको छु खाममा आमा ढुङ्गा गेटी फोर्ने गर्छु टन्टलापुर घाममा आमा नेपालीले नेपालीलाई नचिने झै गर्दाखेरि नेपालीले नेपालीलाई नचिने झै गर्दाखेरि विपद पर्दा कसको साथ पाउनु पराई छाममा आमा कोरी रहस्यका पठाएको छु खाममा आमा ढुङ्गा गेटी फोर्ने गर्छु टन्टलापुर घाममा आमा तोते बोली बोल्दै थियो छाडी आए सानो छोरा तोते बोली बोल्दै थियो छाडी आए सानो छोरा सम्झनामा नयन धारा खस्छन् खाँदा माममा आमा कोरी रहस्यका पठाएको छु खाम्मा आमा ढुङ्गा गेटी फोर्ने गर्छु टन्टलापुर घाममा आमा हामीलाई पठाउनु भएको थियो हाम्रो फेसबुक पेजमा मोहन निश्चलले खाँचीको छत्रगञ्ज वडा नम्बर आठ दोहोरा चौपारी भन्नुभएको छ हाल चाहिँ भारत भनेर उल्लेख गर्नुभएको छ मोहन निश्चल भनेर हामीलाई पठाउनु भएको छ हामीलाई पठाउनु भएको थियो साहित्यिक रचना अबलाई भने हामी कार्यक्रम साहित्यिक यात्राको अन्त्यतिर आइसकेका छौँ हामी तपाईँका साहित्यिक रचनाहरू उठान गर्दा गर्दै तपाईँका साहित्यिक रचनाहरूलाई स्थान दिँदा दिँदै कार्यक्रमको अन्त्यमा आइसकेका छौँ तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो कृपया सुझाव सल्लाह अनि प्रतिक्रिया दिन नभल्नुहोला जसको लागि हाम्रो ठेगाना कार्यक्रम साहित्यिक यात्रा सामुदायिक रेडियो सूर्योदय एफएम चौरानब्बे मेगा हर्ज सन्धि खर्क छ शान्ति बगैँचा अर्घा खाँची हामीलाई लामो समयदेखि तपाईँले प्रतीक्षामा बस्नुभएको थियो सँगसँगै तपाईँ हामीलाई फोन मार्फत आफ्नो साहित्यिक रचना सुनाउने जमर्कोमा हुनुहुन्थ्यो तर फोन लागेन तपाईँको फोन अर्को हप्ता लाग्नेछ हामी यही आशा दिलाउन चाहन्छौँ सँगसँगै कार्यक्रम सुरुदेखि अन्तिमसम्म सुन्नुहुने सबैमा म विशेष आभार प्रकट गर्न चाहन्छु र प्रविधिबाट मेरो आवाज तपाईँको रेडियो सेटसम्म पुर्याउन सहयोग गर्ने भाइ सागर परियारलाई पनि म विशेष आभार प्रकट गर्दै आवाजबाट पृष्ठभूमिमा बस्दै गरेको यो साङ्गीतिक आवाज छोड्दै आजलाई आजको हप्ताबाट म बसन्त श्रेष्ठ विदा हुन्छु अर्को हप्ता आजकै समयमा उपस्थित हुनेछु हवस् त शुभरात्रि शुभ साता शुभ सपनी नमस्ते